ओलम्पिकमा सहभागी सरस्वती भट्टराईद्वारा राष्ट्रिय कीर्तिमान कायम ओलम्पिकको पहिलो चरणबाटै बाहिरिन त्रिकन्दो खेलाडी निशा रावललाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान स्थानीय तह पुनर्संरचनका विषयमा आएका सुझावहरूमाथि भोलि बृहत छलफल हुने सरोकारवालाहरू नै उपस्थित नभएपछि विश्व युवा दिवसको अन्तर्क्रिया कार्यक्रम स्थगित बझाङमा पोषण तथा खाद्य सुरक्षा रणनीति बनाएर काम थालिने शुक्लाफाटा वन्यजन्तु आरक्षको हिरापुर फाँचमा कृष्णसारका लागि वैकल्पिक खानाको व्यवस्था र बैतडीको डिलासैनीमा भीरबाट लडेर एकजनाको मृत्यु पहिरो प्रभावित तल्लादेखिको डाँडा खाली क्षेत्रमा नेकपा माओवादीद्वारा जनस्वयंसेवक परिचालन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु ब्राजिलको रियोदी जेनेरियो शहरमा जारी रियो ओलम्पिक दुई हजार सोह्रमा नेपालको तर्फबाट सहभागी डडेल राकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् नेपाली समयअनुसार आज बिहान सवा पाँच बजे भएको एथलेटिक्सको पन्ध्र सय मिटर दौड अन्तर्गत पहिलो राउण्डमा भट्टराईले छब्बीस वर्ष लामो राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् उनले पन्ध्र सय मिटरको दूरी चार मिनट तेत्तीस सेकेण्डमा पूरा गरेकी छिन् यसअघि उनको राष्ट्रिय कीर्तिमान उनको कीर्तिमान चार मिनट चार शून्य सेकेण्ड रहेको थियो आज बिहान भएको दौडमा उनी ओलम्पिक खेलको भने उक्त दौडको पहिलो राउण्डबाटै बाहिरिएकी छिन् तीन समूहमा विभाजन गरिएको उक्त प्रतिस्पर्धामा पहिलो चरणका अन्य तेह्र जनासँग प्रतिस्पर्धा गरेकी सरस्वतीले एकजनालाई आफूभन्दा पछि पारेकी थिइन् आफ्नो खेल विधाको पन्ध्र सय मिटरमा उनले सैतिसौं वरियता प्राप्त गरेकी छिन् नेपाली सेनामा रहेकी धावक भट्टराई सुदूरपश्चिम चेली हुन् उनको घर डडेलधुराको अमरगढी नगरपालिका साथ पोखरा हो उग्रतरा उच्चमावि पोखरामा अध्ययन गरेकी भट्टराई नेपाली सेनाबाट नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएकी हुन् केही दिन अघि रियोतर्फ प्रस्थान गर्ने क्रममा डडेलधुरामा जन्मिएर विश्वमा आफ्नो खेल क्षमता देखाउन अवसर पाएकोमा आफू एकदमै खुशी भएको उनले रेडियो युनिटीलाई प्रतिक्रिया दिएकी थिइन् उनले पदक जित्ने सम्भावना कम रहेको तर राष्ट्रिय रेकर्ड तोड्ने वचन पहिले नै दिएकी थिइन् गरिन् यस्तै सुदूरपश्चिमकै चेली निशा रावलले भने अबको आठ दिनपछि ओलम्पिक खेलमा सहभागिता जनाउँदैछन् तेकन्दोकी निशाले अबको बीस अगस्तमा सडसठी केजी माथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् सुदूरपश्चिमको विकट जिल्ला अछामको कालिका गाविसस्थित सुगौली गाउँमा पुर्ख्यौली घर रहेकी रावल हाल काठमाडौँको थापाथलीमा बस्दै आउनु भएको छ सुदूरपश्चिमबाट महिलातर्फ ओलम्पिकमा सहभागी निशा र सरस्वती पहिलो खेलाडी हुन् यसैबीच विश्व युवा दिवसका उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयले हिजो एक कार्यक्रमको आयोजना गर्दै तेकन्दुकी निशा रावललाई सम्मानित गरेको छ रावलले तेकन्दु खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै ब्राजिलमा भइरहेको रियो ओलम्पिकमा छनौट भएको भन्दै निशालाई दुई हजार बहत्तर त्रिहत्तरको राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट एक लाख नगद सहित प्रमाणपत्रका साथ मन्त्रालयले सम्मान गरेको हो उनीसँगै खेलकुद विधाका अन्य आठजनाले पनि सम्मान पाएका छन् विश्व युवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री दलजित बेके श्रीपाली खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल र सचिव लक्ष्मण प्रसाद मैनालीले सम्मानित गरेका हुन् निशा उच्च मनोबलका साथ हिजो साँझ ब्राजिलमा भइरहेको रियो ओलम्पिकमा सहभागिता जनाउन आफ्नी गुरुआमा एथेन्स र चर्चित खेलाडी सङ्गिना वैद्यका साथ रियो रियोदी जेनेरियोतर्फ प्रस्थान गरेकी छिन् निशाले अगस्त बीसमा सडसठी किलोग्राम तौल माथिको तुकान्दो खेलमा प्रतिस्पर्धामा पहिलो प्रतिद्वन्दीसँग भिड्ने डडेलधुवाका लागि सीमा निर्धारण आयोगले तोकेको चारवटा स्थानीय तहमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका सुझावहरूमाथि भोलि आइतबार वृहत छलफल हुने भएको छ केही दिन अघि मात्रै ग्रामीण स्तरका सुझाव संकलनको काम सकाएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले आउँदो तीस गते वृहत छलफल गर्न लागेको उक्त समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभएको छ उहाँका अनुसार आइतबारको छलफलमा सबै क्षेत्रबाट आएका सुझावहरूमाथि छलफल गरिनेछ उक्त छलफलमा गाविस र नगरपालिका स्तरका महत्वपूर्ण व्यक्तिसहित जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी पत्रकार बुद्धिजीवी समाजसेवी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पूर्व जीविस सभापतिहरू जिल्लाबाट प्रतिनिधित्व गरेका सभासद लगायतलाई स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सहभागिताका लागि पत्राचार समेत गरिसकेको छ वृहत छलफलमा सहभागीहरूबाट आएका सुझावहरूलाई सीमा निर्धारण आयोगमा पठाइने स्थानीय तह पुनर्संरचना सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी ढकालले जानकारी दिनुभएको छ जिल्लाका धेरैजसो नागरिकहरूले सुझाव संकलनको क्रममा स्थानीय तह बढाउनुपर्ने बताएका थिए भने जिल्लाका राजनीतिक दलहरूले सर्वदलीय निर्णय गर्दै जनसङ्ख्यालाई मात्र आधार बनाएर निर्धारण गरिएको चार तहको स्थानीय तह अपोग हुने भन्दै भूगोललाई समेत ख्याल राखेर सातवटा स्थानीय तह बनाउनुपर्ने लिखित सुझाव नै दिएका थिए सर्वदलीय निर्णयले जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका हुनुपर्ने भनेको छ भने सीमा निर्धारण आयोगले दुई नगरपालिका र दुई गाउँपालिकाको सीमा मात्रै निर्धारण गरेको छ विश्व युवा दिवस डडेलधुरामा पनि मनाइएको छ जिल्ला युवा समिति डडेलधुवाको आयोजनामा गरिबी उन्मूलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथ युवा दिवस र्याली निकालेर मनाइएको छ दिवसको अवसरमा सदरमुकामको बागबजार बस पार्कदेखि निर्माण व्यवसायी संघको भवनसम्म र्याली निकालिएको थियो र्यालीमा सहभागीहरूले सचेतनामूलक प्ले कार्डहरू बोकेका थिए साथै दिवसको अवसरमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको भए पनि सहभागीहरू थोरै भएपछि तथा सरोकारवाला नै कार्यक्रममा सहभागी नभएपछि उक्त कार्यक्रम नै स्थगित गरिएको छ उत्पादन उत्पादन र आत्मनिर्भरता युवाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिने भन्दै सरोकारवाला निकाय अर्थात कार्यालय र राजनीतिक दलहरूलाई पत्राचार गरिएको भए पनि कार्यक्रममा उपस्थित नहुँदा कार्यक्रम स्थगित गर्नु परेको जिल्ला युवा समिति डडेलधुराका अध्यक्ष भरत मल्लले बताउनु भएको छ अन्तर्क्रियामा सहभागी हुने भन्दै कार्यक्रममा उपस्थित भएका बीस बाइसजना युवाहरूमा निराशा छाएको थियो ती युवाहरूले भने युवा समितिले समन्वय नगरेको भन्दै आलोचना गरेका थिए गाउँ गाउँका युवाहरूलाई पनि कार्यक्रममा समेट्नुपर्नेमा उनीहरूको जोड रहेको थियो पोषण र खाद्य सुरक्षाको अवस्था सुधार गर्न जिल्ला कृषि विकास कार्यालय बझाङले पोषण तथा खाद्य सुरक्षा रणनीति बनाएर काम थाल्ने भएको छ जिल्लाका सबै सरोकारवाला निकायसँग छलफल गरी स्वतन्त्र परामर्शदाता मार्फत तयार गरिने रणनीतिले जिल्लाको पोषण तथा खाद्य सुरक्षाको विद्यमान अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ जिल्ला कृषि विकास कार्यालयले खाद्य सुरक्षाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था साइपाल विकास समाजको पोषण खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा तयार गर्न लागेको रणनीति कस्तो बनाउने भन्ने विषयमा बिहिबार एक वृहत गोष्ठी गरेर सुझाव संकलन गरिएको छ स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षतामा भएको गोष्ठीमा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि सरकारी कार्यालयका प्रमुख गैर सरकारी संस्था गैर सरकारी संघ संस्था तथा पत्रकारहरूले आफ्नो सुझाव दिएर पोषण र खाद्य सुरक्षाको अवस्था सुधार गर्नलाई रणनीति योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ शुक्ला फाँटा वन्यजन्तु आरक्ष अन्तर्गत हिरापुर फाँटमा रहेका कृष्णसारका लागि वैकल्पिक खानाको व्यवस्था गरिएको छ हिरापुर फाँटमा रहेका पैंचालिसवटा कृष्णसारका लागि सोही क्षेत्रमा वैकल्पिक खानाको व्यवस्था गरिएको हो भोकमरी र केही अन्य कारणले गत वर्ष केही कृष्णसारहरू मरेपछि विज्ञको सुझावका आधारमा मकै आलु तोरी लगायतका वैकल्पिक खानाको व्यवस्था गरिएको फाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत देवकुमार ढकालले जानकारी दिनुभएको छ वैकल्पिक खानाको व्यवस्था र औषधि उपचारको व्यवस्था गरिएपछि कृष्णसार स्वस्थ अवस्थामा रहेको उहाँले बताउनु भएको छ चोरी सिकारी हुन सक्ने कुरालाई मध्यनजर गर्दै हिरापुर फाँचको चारैतिर विद्युतीय तारमा करेन्ट प्रवाह गरिएको बताउनुभयो चौबिसै घण्टा उक्त तारमा करेन्ट प्रवाह हुने भएकाले चोरी तस्करीको सम्भावना नभएको तथा छाडा पशु चपाहरू भित्र जान सक्ने अवस्था नरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनु भएको छ हिरापुरमा रहेको कृष्णपुरको झुण्ड शुक्ला फाँटाको मुख्य आकर्षणका रूपमा रहेको छ भिरबाट लडेर बैतडीको डिलासैनीमा हिजो बेलुका एक महिलाको ज्यान गएको छ ज्यान जानेमा डिलासैनी एक कि पचपन्न वर्षीय सुरमादेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र ममले जानकारी दिनुभएको छ सुरमादेवीको घर नजिकै पल्लादेही भीरबाट खसेर ज्यान गएको बताइएको छ बिहान भाखा सराउन गएका सुरमादेवी दिउँसोसम्म घर नफर्केपछि घर परिवारले खोज तलास गर्दा बेलुका साढे छ बजे पल्लादेही भीरबाट खसेर चौलानी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरले बताएको छ प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ गाउँ नै विस्थापित हुने गरी गत हप्ताको पहिरो ग्रसित तल्लादेही आठ डाँडाखाली क्षेत्रमा विप्लव नेतृत्वको नेकपा माओवादी बैतडीले जनस्वयंसेवक खटाएको छ पहिरोले गाउँका भाउन्न परिवार विस्थापित भएपछि उनीहरूलाई सहयोग पुर्याउने उद्देश्यले विप्लव माओवादीले आफ्नो युवा दस्ता परिचालन गरेको बताएको छ पार्टीको युवा जागरण अभियान अन्तर्गत बाइसजना युवाहरू परिचालन गरी पीड़ित परिवारका भत्किएका घरको मर्मत पहिरो रोकथामका लागि देवल निर्माण अस्थायी शौचालय निर्माण स्थानीय स्रोत साधनको प्रयोग गरी आवश्यक परे टहरा निर्माण गर्ने वृक्षारोपण गर्ने लगायत आफ्नो स्तरबाट गर्न सकिने सहयोग गर्ने जिल्ला सचिवालय सदस्य रामसिंह कोरले जानकारी दिनुभएको छ विद्यालयमा आश्रय लिइरहेका विस्थापित बाहुन्न परिवारलाई अहिले विभिन्न समस्याले सताइरहेको छ सामूहिक रूपमा बसेका पीडितहरूलाई विभिन्न किसिमका रोगको संक्रमण फैलिने खतरा बढेको छ शौचालयको व्यवस्था नहुँदा समस्यामा परेका पीडित परिवारका लागि माओवादीको युवा दस्ता जनस्वयंसेवकको टोलीले अहिले अस्थायी चर्पी निर्माण गरिरहेको छ पहिरो पीडितहरूलाई बालबालिकाको हेरचाह गर्न समस्या भएको छ भने पशु चौपाईको व्यवस्थापन गर्न पनि सकस परेको छ डाँडाखालीमा चार घर पूर्ण रूपमा पुरिएका छन् भने जमिन भाँसिएर नै उच्च जोखिममा परेपछि बाहुन्न परिवार स्थानीय लौखाड प्राविमा सरेका छन् विद्यालयमा पनि ठाउँको अभाव र केही परिवारलाई खाद्यान्नको अभाव देखिएको माओवादीका सचिवालय सदस्य कुँवरले जानकारी दिनुभएको छ कैलालीको धनगढी उपमहानगरपालिका पाँच जाईमा कृषि पूजा तथा हेरेरी महोत्सवको तयारी भइरहेको छ भाषा संस्कृति कला भेषभूषा हाम्रो पहिचान हेरेरी महोत्सव मनाउने सबै किसानहरूको अभियान भन्ने मूल नाराका साथ स्थानीय जाइवासीको आयोजनामा भदौ तीन गतेदेखि पाँच गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भइरहेको छ महोत्सव मूल आयोजक समिति संयोजक कुलवीर चौधरी थारू समुदायले धान बालीमा लाग्ने रोगव्याधि हटाउन मनाउँदै आएको हेरेरी पूजालाई वृहत रूप दिँदै महोत्सवको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बैतडीबाट कैलाली जाँदै गरेको म एक प छयालिस बीस नम्बरको मोटरसाइकल भीमदत्त राजमार्गमा बिहान एघार बजेपछि दुर्घटनामा परेको हो राजमार्गको डडेलधुराको साउखर्कामा मोटरसाइकल पल्टिँदा बैतडीको चन्द नगरपालिका एकका वर्ष पैंतिसका केशवराज लेख गम्भीर घाइते भएका छन् उनलाई उपक्षेत्रीय अस्पतालले पद्मा अस्पताल अत्तरीय रेफर गरेको ट्राफिक प्रहरले जनाएको छ मोटरसाइकल चलाइरहेका उनको बायाँ खुट्टा भाँचिएको बताइएको छ मोटरसाइकलमै सवार अर्का एकजनालाई भने चोट नलागेको बताइएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो